चुनावको समयमा नेकपा माओवादी सहितका तेत्तिस दलले आह्वान गरेको आम हडताल अवज्ञा गरी सवारी साधन चलाउँदा क्षति भए सरकारले नब्बे प्रतिशत बेहोर्ने बताए पनि यातायातका साधन निर्वाध रूपमा चल्न सकेको छैन यातायात व्यवसाय तथा मजदुर युनियनले मुलुकभर यातायात सुचारू गर्ने निर्णय गरे पनि व्यवसायीहरूले त्रासको कारण यातायातका साधन नचलाएका हुन् सरकारले पर्याप्त सुरक्षा र उचित क्षतिपूर्ति दिने प्रत्याभूति गरे पनि व्यवसायहरू त्यसमा निश्चित हुन सकेका छैनन् व्यवसायहरू सशंकित भएको र हिजोका दिनहरूमा पनि क्षतिपूर्ति नपाएको हुँदा यसमा ढुक्क हुने अवस्था नरहेको बताउनुहुन्छ नारायण यातायात व्यवसाय संघ प्रमुख शङ्कर गिरी व्यवसायहरू चाहिँ अहिले एकदम अलमल परेको स्थिति छ हिजो चाहिँ हिजो पनि पहिला चाहिँ क्षतिपूर्ति नपाएको अवस्था होइन पहिला पहिला पनि दण्डको बेला पनि यस्तै कुराहरू हुन्थे त्यति बेला पनि पैसा नपाएको अवस्था त्यो कारणले पनि व्यवसायहरू अलि सशङ्कित भएको अवस्था हो सरकारले पटक पटक लामो दुरी दूरी तथा आवश्यक पर्ने स्थानमा प्रहरीले स्कटिङ लगायत सुरक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता जनाएको छ तर पनि यातायात व्यवसायहरू ढुक्क हुन सकेका छैनन् व्यवसायहरू भन्छन् विश्वास गर्ने आधार छैन साधन चलाउँदा घटना घट्यो भने क्षतिपूर्ति दिने आश्वासन पहिले पनि हुने गर्थे तर पाइएन आधिकारिक रूपमा जानकारी नआएकाले साधन चलाउने अवस्था नभएको भन्नुहुन्छ नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघ नारायणी अञ्चल संयोजक कपिल पाण्डे सरकारले क्षतिपूर्ति गरिदिने हो भन्ने कुरा त भयो तर आधिकारिक रूपमा चाहिँ अब हामीलाई हाम्रो छाता संगठन भनेको चाहिँ नेपाल व्यवसाय राष्ट्रिय महासङ्घ हो महासङ्घबाट पनि हाम्रो जानकारी आउनु पर्यो व्यवसायीहरू जोखिम मोलेर सवारी साधन चलाउन मानसिक रूपमा नै तयार छैनन् आफ्नो साधनको माया सबैलाई हुने उनीहरू बताउँछन् सरकारले सुरक्षा व्यवस्थाको लागि कुनै कसर बाँकी नराखे पनि यातायात व्यवसायीहरू अनावश्यक जोखिम मोल्न र आम हडतालको प्रतिकार गर्न साहस जुटाउन सकेका छैनन् प्रहरीले सवारी गस्ती र पेट्रोलिङ गरिरहेको देखिन्छ तर विगतका घटना र सम्भावित जोखिमलाई मध्यनजर गरी व्यवसायीहरू भने पूर्ण रूपमा यातायात सञ्चालन गर्न सकेका छैनन् बन्दमा कोही मान्छे बाहिर ननिस्कने र अन्य व्यवसायले सवारी नचलाउँदा आफू मात्रले सवारी चलाउने वातावरण नभएको भन्नुहुन्छ पृथ्वी राजमार्ग बस सञ्चालक समिति कार्यालय प्रमुख ज्ञान प्रसाद पौडेल चलाउन सक्ने चाहिँ उनी भएन कि वातावरण बन्दी बनाएको छैन यहाँ चाहिँ अब यस्तो चाहिँ मान्छे निक्लेको छैन खाली गाडी गुडाहरू मात्रै भएर मान्छे कोही छँदै छैन अब चाहिँ हामीले मात्रै चलाउने कुरो घरहरू कसरी पनि चलाएको गाडी